नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचन कानुन टुङ्गो लगाउन मुख्य दलहरूले आज सरकारलाई औपचारिक आग्रह गर्ने भएका छन् उच्च स्तरीय राजनैतिक समितिको सोमबारको बैठकले गरेको निर्णयअनुसार दलहरूले सरकारलाई औपचारिक जानकारी गराउन लागेका हुन् निर्वाचन कानुनको विवाद मिलाउन असफल भएका दलहरूले यसको छिनोफानो गर्ने अधिकार सरकारलाई दिने निर्णय गरेका थिए दलहरूबीच भएको छलफलमा थ्रेस होल्ड राख्ने नराख्ने फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बन्न दिने नदिने उम्मेद्वारको सम्पत्ति विवरण सार्वजनिक गर्ने नगर्ने विषयमा एकमत हुन नसकेकाले उच्च स्तरीय राजनैतिक समिति निर्वाचनमा सहमति जुटाउन असफल भएको हो विवाद मिलाउन असफल भएपछि दलहरूले आफ्नै अडान र सुझाव सरकारलाई दिने र अन्तिम टुङ्गो लगाउने सरकारले नै लगाउने सहमतिमा पुगेका हुन् भारत भ्रमणमा रहनुभएका नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग भेटवार्ता गर्दै हुनुहुन्छ भेटमा नेपालमा हुन लागेको आसन्न संविधान सभाको निर्वाचन दलहरूबीच निर्वाचन सम्पन्न गर्ने सवालमा जारी छलफल संघीयता आपसी सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल हुने कंग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो यसअघि देवालले हिजो कंग्रेस साय अध्यक्ष सोनिया गान्धी विदेश मन्त्री सलमान खुर्सिद लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो चुनावी सरकारले संविधान सभाको निर्वाचनको मिति घोषणा गर्न नसकिरहेको बेला नेता देवालले भारत भ्रमणलाई निकै महत्वको साथ हेरिएको छ देवाललाई भारतीय संस्थापन पक्षले दिएको महत्वको कारण कंग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सशंकित भएको बताइन्छ नेता देवाल जेठ एकतिस गते स्वदेश फर्कने कार्यक्रम छ नेकपा एमाले विभिन्न समयमा पार्टी छाडेका नेता तथा कार्यकर्तालाई आज पार्टी प्रवेश गराउने भएको छ आज पार्टीकाले बल्खुमा विशेष कार्यक्रम गरी विभिन्न समयमा पार्टी छाडेका र अन्य पार्टीमा रहेका नेताहरूलाई प्रवेश गराउने कार्यक्रम तय भएको एमाले जनाएको छ महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले लामो छलफलपछि पार्टीभित्र नेताहरूको नामावली तयार गरेको छ पहिलो चरणमा एमाले छाडेका भन्दा पनि अन्य पार्टीमा रहेकालाई प्राथमिकता दिएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो परीक्षा नियन्त्रण कार्यालय सानो टिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिकको तयारी अन्तिम चरण पुर्याएको छ आवश्यक सबै प्रक्रिया पूरा भएपछि अहिले केबिरमा परीक्षा सञ्चालक समितिको बैठक बोलाइएको छ बैठकले निर्णय गरे लगतै दिउँसोसम्ममा नतिजा सार्वजनिक हुने कार्यालय श्रोति जनाएको छ गत वर्ष जस्तै यस वर्ष पनि दिउँसो नै नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ गएको चैतमा भएको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख तिस हजार सन्तानब्बे र एक्जामटेडतर्फ एक लाख सोह्र हजार अडसठी गरी पाँच लाख सडचालिस हजार एक सय छैसठी विद्यार्थी सहभागी थिए भारतको मुम्बईमा रहेको एकावश्य भवन भत्कदा चारजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् भवन भत्कदा अन्य केही फँसेको हुन सक्ने आशंका गरिएको छ घटनापछि भवनको भग्नावशेषमा उद्धार कार्य जारी रहेको जनाइएको छ मुम्बईको माहिम जिल्लामा उक्त घटना भएको त्यहाँका नगर आयुक्त सीताराम कुन्टेले बताएका छन् भारी वर्षापछि भवन भत्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् इराकका विभिन्न क्षेत्रमा भएका बम हमलामा कम्तीमा सत्तरी जनाको मृत्यु भएको छ अधिकारीहरूका अनुसार हिजो दयालह राज्यको सिया मुस्लिमहरूको बाहुल्यता रहेको एक तरकारी थोक बजारमा दुईवटा कार बम विस्फोटबाट हमला शुरू भएको थियो उक्त घटनामा कम्तीमा जनाको मृत्यु भएको थियो भने पचासजना घाइते भएका थिए त्यस लगतै सुन्नी समुदायको बाहुल्यता रहेको मोसुलमा सुरक्षाकर्मी बसेको एक क्याम्प नजिकै भएको विस्फोटमा अरू चौबिसजना मारिएका थिए त्यसै गरी करकोक ताजी र तकरेत लगायतका क्षेत्रमा पनि लगातार बम विस्फोटका घटना भएको त्यहाँका गैर बताए र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् यसअघि आफ्नो पहिलो खेल जितेको यी दुई टिम आज पनि जितको खोजीमा हुनेछन् समूह बीमा रहेको यी दुई टिम बीचको खेल इङ्ल्यान्डको ओभलमा पुरानो साढे तिन बजेपछि सुरु हुनेछ यसअघि गैराती सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तान सडसठी रनले हराएको छ दुई सय पैँतिस रनको लक्ष्य पछ्याएको पाकिस्तान पैँतालिस